नमस्कार नमस्कार नमस्कार हार्दिक अभिवादनम सुस्वागतम कार्यक्रम जस्ता फर इन्जोयमा चाहिँ नि पारेका हाम्रा प्यारा हँसिला रसिला जोसिला फुर्तिला नाति राज अनि म तपाईँको आफ्नै बाजे दुलुवा बाजे छु जस्ता फर इन्जोयलाई चाहिँ नि हाँसी मजाक केन्द्र बनाउन दुलुवा बाजे आज पनि आइसकेका छु अबको चाहिँ नि करिब करिब बाह्र बजीसम्म तपाईँ हामी सँगै रहँला तपाईँ यति बेला चाहिँ नि अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण यो खिया चार थुप्रो पाँच मेगा हात सुनिरहनु भएको छ अनि यो जसपर इन्जोयमा दुलो आवाजी आइसकेको छ तपाईँले थाहा पाइहाल्नुभयो अबको चाहिँ नि करिब करिब करिब करिब करिब चाहिँ बाह्र बजीसम्म हामी रमाइलो गरौँला सुरुवातमा एउटा नराम्रो बानी राजनातिलाई थाहा छँदैछ मैले भनिराख्नु पर्दैन नराम्रो बानी भनेको चाहिँ दुलो आवाजीको गाना सुन्ने बानी चाहिँ असाध्यै नराम्रो लौ त राजनाति सुरुवातमा चाहिँ ड्याङ्गो एउटा गाना सुनौँ त्यो गाना सुनिसकेपछि त्यसपछि ठुलो आवाजले आज हाँसी बजार केन्द्रमा धमाल मचाउनेवाला छ भन्ने कुरो पनि तपाईँलाई जानकारी दिन चाहन्छु किनभने ढिलो बाजे पुरै तयारीका साथ चाहिँ नि आज आइसकेका छु तपाईँसँग चाहिँ नि रमाइलो गर्नका लागि ल अब सुनौँ चाहिँ नि गाना यसै राम्रो नाच न त जान्दिन यसै कम्बरमा रेकाउने मात्र न हो कसै हो राजनाति वास्तव म पनि जस्तै छु हेर्नुहोस् मरिकाले जान्दिनँ के अरे जान्दिनँ नाच्नलाई यसो कहिलेकाहीँ परिआयो भने कम्मर चाहिँ टक्क मर्काउँदैछौँ क्या अब त्यो मर्काउँछौँ हामी पनि होइन अनि त्यस्तो कुरो हो त्यसपछि चाहिन्छौँ अब के अझ भन्दाखेरि ढिलो बाजेको कुरा पनि तपाईँले सुन्नै पऱ्यो नसुन्ने भएन हेर्नुहोस् ढिलो बाजेले यही तपाईँलाई कुरो सुनाउनु पऱ्यो भनेर के अरे चाहिँ नि उ गरिरहेछ नि त आएको छ आज त्यही भएर अहिले आउँदै थिएँ बाटोमा एउटा नाति चाहिँ मन्दिर अगाडि बसेर थपडी बजाउँदै रहेछन् मैले भने ए भाउ किन थपडी बजाएको मन्दिर अगाडि घन्टी छ घन्टी बजाऊ भगवान्लाई खुसी पार अब तिमी हामी सबैजना चाहिँ नि रमाएर बिताउनु पर्छ जिन्दगी अब चाहिँ नि भगवान्को सेवा गर्दा जस्तो परम धर्म केमा छ भनेर मैले यसो के भन्छ त्यो विद्यार्थीको भाषा के ठेक्चर कि केक्चर भन्छ अरे नि ए लेक्चर यसो लेक्चर हानिदिएको अनि त्यहाँबाट त्यो नातिलाई यसो रिसाउँछ ए किन रिसा भाउ भनेको त उसले के भन्नु हेर्नुहोस् डुल्लो बाजे यदि घन्टी बजाउँदैमा धर्म हुने भए खच्चरले जिन्दगीमा कति धर्म गर्यो होला ल भन्नुहोस् त <laughs> हचोड गदाहरूको त घाँटीमा घन्टी झुन्डा गुन्छ अनि टिङनिङ टिङनिङ टिङ भयो मैले फेरि ए भाउ त्यस्तो होइन भनेको त चाहिँ यसो भगवान्लाई जल चढाउनु भगवान्को मन्दिरमा आउँदा अझ फेरि उसले मलाई पेलेसित मैले नि पेल्नु पऱ्यो नि र भाउ यसो अलिकति फोरी भएर आइज सफा भएर आइज नुहाएर आइज भनेको त फेरि के भन्छ हेर्नुहोस् डुलु बाजे नुहाउँदैमा धर्म हुने भई माछाले जिन्दगीमा कति धर्म कमायो होला अरे <laughs> म त सकिनँ साह्रै दिगदार भयो त्यसपछि ए भाउ अब तिम्रो अझै अन्तर्राष्ट्रिय क्वालिटीको भइसक्यो तिमी चाहिँ के चाहिँ मलाई नेपाली गाली गरे अङ्ग्रेजीमा गाली गर न भने त के भन्छ हेर्नुहोस् बाजे जति नै इङ्ग्लिस खोके पनि नेपालीमा गाली दिनेको मजा नै बेग्लै छ अरे फेरि त्यसै मैले भने बाबु म सकिनँ तिमीसँग सकिनँ भने त तपाईँ नेता हो क्या बाजे तपाईँ नेता हो भन्दा गाली गर्नु थाल्यो उसले अनि भयो मलाई किन नेता भन्छ म के छ नेताको गुण भनेर त बडा यहाँ नेता जस्तो चाहिँ भाषण दिने मलाई थर्काउने भन्छ उल्टो होइन भाउ त चाहिँ यो नेतासँग चाहिँ किन यसरी रिसाएको छ भनेर भने त फेरि के भन्छ हेर्नुहोस् बाजे देश बिग्रियो देशका सम्पूर्ण होनहार युवा जति खाडीमा देशका सम्पूर्ण होनहार युवा जति खाडीमा नेता जति चिन्नु गाडीमा अरे कुरो केटाको कुरो चाहिँ नि नराम्रो होइन के कुरो राम्रै गरे हो भागै कुरो गरे हो सही सत्य कुरो गरे हो अब मैले नि चाहिँ तेरो कुरो भएन भनेर भन्न मिलेन त्यसपछि चाहिँ नि ल भाउ तिमी मन्दिरमा बस जे गरे नि गर माछाले नुहाएर धेरै धर्म कमान छैन खचड गर्दाले घन्टी बजाएर धर्म कमान छैन तिमी जाउ बरु अब चाहिँ जे गर्छ गरे के गर्नु मन लाग्यो भनेको त बिहे गर्न मन लाग्यो भन्छ घडी फेरि किन भगवान्बाट आएर चाहिँ भनेर बिहे गर्नु मन लाग भन्नु अनि एरेन्ज गर्छौ कि लभ म्यारिज गर्छौ भनेर सोधेको होइन बाजे लभ म्यारिज त गरिसके अब पुग्यो अब त एरेन्ज गर्ने हो यसो खोज्दै हुन भन्छ अहिले होइन अब लभ म्यारिज चाहिँ नि गरिसकेर चाहिँ एक्लै बिहे भएको मान्छे साथीसित मान्छे किन चाहिँ नि बिहे गर्नु पऱ्यो भने त हेर्नुहोस् बाजे लभ म्यारिज गरेको तिन वर्षको यो तिन वर्षमा मैले दिनमा चाहिँ कम्तीमा पनि तिन वर्ष हिसाब गर्ने भने पाँच सय ट्रकभन्दा बढी त भाँडा बाजे एउटा बाजे भन्छ <laughs> यो भनेको त चाहिँ नि के अरे लभ म्यारेजको परिणाम त बडो खतरा हुँदो रहेछ भने मैले मुसु मुसु हाँसेर ल भाउ तिमी चाहिँ नि हिँड के अरे हिँड होइन बस ल राम्रै हो तिमीसँग भेट हो तिमी साह्रै मजाको मान्छे साह्रै गुनिलो मान्छे भाउ तिमी बस यहीँ बस गरी खाऊ भनेर भनेको लौ त लौ बाजे भनेर चाहिँ नि म ट्याक्कै यसो हिँड्न लगाएको थिएँ फेरि बोलाउँछ जब अनि त्यसपछि फेरि भनेको ए बाजे तपाईँले चाहिँ नि मेरो बिहे गरिदिनु भन्दा आँट नै लाउनु भयो कमसेकम मेरो पहिलो चाहिँ नि लभ म्यारिज कसरी त्यहाँ थियो भन्ने कुरो पनि सुनेर जानुहोस् भनेर भने अनि फेरि सुन्नै पर्ने कसरी त्यो मान्छेबाट छुटकारा पाऊँ भन्ने योजना पुगिसके मान्छेलाई फेरि त्यसले चाहिँ अब दुःख दिने भयो भने जाने चुपो लाएर लो भन्नु नि त भा हो कसरी छुटो के भएर छुटो भने त यो हाम्रो लभ म्यारिज टुट्नुको पछाडि यो वर्ल्ड कपको ठुलो हात छलिनु अझै भनौँ ए भगवान् अब वर्ल्ड कप फुटबल चाहिँ नि कसरी हात हुन्छ भनेको हेर्नुहोस् बाजे मेरो लभ म्यारिज गर्दा श्रीमती ऐ भनिहाल्ने पाँच सय ट्रकभन्दा बढी त भाँडैमा जाएको छु मैले त्यति हुँदाखेरि आफू पनि फेरि खेलप्रेमी बाजे खेल भनेपछि असाध्यै छुट्याउँदैन नि राष्ट्रिय खेलिदिएको थिएँ म वर्ल्ड कप सुरुपछि मैले उसलाई चाहिँ नि अलिकति अब लभ गरेको भने सधैँ गर्नु भएन भने अलिकति धम्कीपूर्ण तरिकाले उसलाई पनि सम्झाएँ हेर प्यारी श्रीमती फिफा वर्ल्ड कप दुई हजार चौध सुरु भयो अब तिमीले चाहिँ एक महिनासम्म सिरियल हेर्न पाउने छैनौ एक महिनासम्म टिभीको रिमोट मसँग हुनेछ हो त्यसपछि अब मैले सपोर्ट गरेको टिमलाई तिमीले पनि सपोर्ट गर्नै पर्छ खेल अवधिभर बोल्न पाइने छैन तिमीले बोल्नु परेको कि त हाफ टाइम छ कि त फुल टाइम कुद्नुपर्नेछ त्यस्तै रिपिट र हाइलाइट पनि लाइभ म्याच जत्तिकै मनोरञ्जनात्मक हुन्छन् त्यसैले म त्यो पनि हेर्छु खेल हेरिरहेको समयमा टिभी र म बिचबाट कसै पनि टिभी र म बिचबाट कतै पनि हिँड्न पाइने छैन भुइँमा घिसेर हिँड्नुपर्नेछ एक महिनासम्म म एउटै टिमको जर्सी लाएर बस्नेछु म जुन टिमको फ्यान हुँ त्यो टिमले हारिरहेको बेलामा बाहेक अरू बेलामा मात्र हाँस्न पाइने छ भनेर ठाडो चाहिँ आदेश लगायो अरे ए मेरो सिरियलभन्दा तिम्रो वर्ल्ड कप ठुलो आजबाट तिम्रो मेरो सम्बन्ध चैत भनी म पनि के कम जा चैत भने चैत है खुट्टा भए जुत्ता कति कति भन्दा चाहिँ नि <laughs> मा चाहिँ झपारेको त्यो दिनबाट गाउँको श्रीमती अह मरे फर्किने बाजे यसरी आउँदै चाहिँ नि प्रेमको चाहिँ वियोगान्त अन्त्य हो त्यही भएर अर्को बिहे गर्नु पऱ्यो हो भनौँ म त हेर हेरभाव अब लभ म्यारिज गर्दाखेरि त्यस्तो भएछ अहिले मैले तेरो बिहे गराइदिउँला अब भोलि फेरि क्रिकेटको वर्ल्ड कप आउँदैछ दुई हजार पन्ध्रमा त्यसपछि फेरि अब चाहिँ दुई हजार अठारमा फुटबलकै वर्ल्ड कप आउला फेरि त्यति बेला पनि तिमीलाई चाहिने डिभोर्स हुने चाहिने ठुलो सम्भावना छ त्यही भएर म तिम्रो चाहिँ नि बिहेको जिम्मा लिन सक्दिनँ भनेर फिल्ली भाग्दैछु ऊ फेरि मलाई झ्याप्पै समाउँछ झ्याप बाबा हैरान बनाऊ अनि झ्याप्पै समातेर मेरो चाहिँ मुहा हेऱ्यो मलाई नि हाँसो लाओ अनि खिटित्त हाँसेको त के भन्छ अब म त बुढो मान्छे भाउ हो अब के लुकाउनु छ र अब त्यति धेरै चाहिँ नि आफ्नो सरसफाइमा ध्यान दिन भ्याउँदैनन् क्या बुढाबुढीले अनि अलिक दिन भएर चाहिँ दाँत नबाजेको दाँत मेरो अलिकति पहेँले पहेँले भएर ऊ त खुसी भयो बाजे तपाईँ पनि चाहिँ नि ब्राजिलकै फ्यान हुँदो रहेछ दाँत त पहेँलै छ मलाई खुसी ला भन्छ गाठी फेरि <laughs> यो भन्नु कसलाई भन्नु त्यसपछि दिगदार ला हो लौ हौ तिम्रै कुरा ठिक तिमी नै जान्ने तिमी नै सुन्ने तिमी नै बट्ठा तिमी नै चमचम लो भाउ भाउ भनेर म त्यसपछि हिँडेँ त्यति गरेर चाहिँ नि पिछा छुटाएँ त्योसँग त्योसँग पिछा छुट्याएपछि फेरि चाहिन्छ त्यो मान्छे आउला भनेर टेन्सन दिला भनेर म आजसम्म पनि कुनै एक्लो मान्छे मन्दिर अगाडि बस्ने गरेछ भने तिनको अगाडि जाने गरेका छैन तिनलाई चाहिँ त्यहाँ गएर बोल्ने गरेका छैन अब बोल्ने बानी त अब हटाउनु पर्ने हो किनभने बोल्दाखेरि कहिलेकाहीँ आफै फँसिँदो रहेछ क्या अब कुरो नसुनौ पनि भएन सुनौ एउटा पनि चाहिँ नि काम लाग्ने चाहिँ नि कुरो गर्ने होइन अलिकति यता आएको बुढाबुढीको छलफल सुन्न पाइयो फेरि ए भगवान् के चाहियो र राजनाति मूर्छा गरिसकेका नि यो बाजेलेको जिन्दगीमा कसरी हुन्छ यस्तो मेरो जिन्दगीमा हुन्न भने हुन्छ राजनाति हुन्छ बुढो हौ पहिला अनि लौरी टेकेर गाउँ अनुसन्धान गर्दा हिँडेर थाहा पाउँछ हौ बुढाबुढीको छलफल रहेछ अनि त्यसपछि सोधे बुढाले ए आज के तरकारी बनाउने हो बुढी भन भने अनि श्रीमतीले भने तपाईँ जे भन्नुहुन्छ त्यही हो भनेर भनिन् अनि श्रीमानले भने त्यसो भने आज भिन्डी खाऊँ न है भने श्रीमानले श्रीमतीले भने त्यो त हिजो मात्र खायो नि बुढा किन खाने आज जाने भिन्डी भनिन् त्यसपछि फेरि श्रीमानले भने त्यसो भने चौसेदको साग भनेर जाने भने बुढाले फेरि श्रीमती अह हुँदैन केटाकेटीले खाँदैनन् चौसेदको साग भनेर भनिन् श्रीमानले भने त्यसो भने काउली खाऊँ न त भनेको फेरि श्रीमती होइन मलाई एसिडिटी छ बढ्छ हो हुँदैन भन्यो भने फेरि श्रीमती भने कटर खाँदा हुँदैन त भन्नु भने फेरि श्रीमती होइन पाक्न नि धेरै लाग्छ कि अलि अघि नै भनेको हुन्थ्यो भनेर भने फेरि बुढाले भने के मासु खाने त भन्यो भने बुढीले ह तिमीलाई थाहा होइन आज शनिबार म मासु खान्न भन्ने भन्नु भने अनि श्रीमतीले भने त्यसो भने आज करेला खाऊँ भयो भनेर भने उसले भन्यो ब्लड प्रेसर कम भएको मान्छे करेला नखाने भयो भनेर भनिन् फेरि चाहिँ नि श्रीमतीले श्रीमतीले भने ए ल त्यसो भने आज खिर खाम अचार मात्र बनाएर पुग्छ भने भने श्रीमतीले होइन खिर खाएर पेटै भरिँदैन भनेर भनिन् अनि फेरि श्रीमान वाक्क दिक्क भएर भने त्यसो भने आज के तरकारी बनाउने त भनेको श्रीमतीले फेरि भन्छन् तपाईँ जे भन्नुहुन्छ त्यही अरे ए भगवान् यस्तरी क्यारीसँग नि हो भनेर नेपालमा धेरै खाले नेता आए धेरै खाले नेता गए कोही खाले नेताले भने म मरे पनि मेरो देश बाँचिरहोस् यो अलिकति पुरानो पुस्ताका नेताले भने त्यसपछिको मध्यकालीन समयका नेताले भने म मरे पनि मेरो छोरो डिस्कोमा नाचिरहोस् भने अनि अहिलेका समयका नेताले म मरे पनि मेरो छोराछोरी कुर्सीमै बसिरहोस् भन्छन् क्या र जस्ट फर इन्जोय हाँसी मजा केन्द्रमा हाँसी मजाक गरिरहेका छौँ रमाइलो गरिरहेका छौँ यति बेला राजनातिको विशेष अन्त एउटा गाना सुन्नुपर्छ बाजे भनिरहेको छ यो गाना सुनौँ गानापछि ब्रेक ब्रेकपछि तपाईँ र हाम्रो फेरि पनि हुन्छ भेट Thank you. रङ्गी चुडा किन्यो कति जोडी भाला मैसालाई सिंगार हो आफू मिल्दो जोडा माला गाँसेर ल्याएकी छौ भने लाइदेऊ हाँसेर माला गाँसेर ल्याएकी छौ भने लाइदेऊ हाँसेर दुख्छ तिनको टाउको माला घाँसेर ल्याएकी छौ भने लगाइदेऊ हाँसेर माला घाँसेर ल्याएकी छौ भने लगाइदेऊ हाँसेर प्रसुति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर रोड टाँडीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनाबारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनाबारी अनियमितता तथा गडबडी सेतो पानी बग्ने पाठेघरको मुखमा घाउ भएको बाँझोपन आङ खस्ने अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सम्पर्क टाढी रत्नगर पोली क्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न साठी पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्री का एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा scooter scooter of the year बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कूटर स्कुटर को कम्पनीको रेसिङ टिमले बनाएको अरु बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा star city one ten CC र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चौक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिले एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम र नपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन आउन लाग्यो चाडबाड कविज्यू बढ्यो मनको चाहना भन्दी कहाँ किन्ने होला सुन गहना चाहिए गहना छनी हरे कृष्ण हरे राम सुनचाँदीको पसल आकर्षक डिजाइन विश्वासिलो नाम रहेछ साह्रै असल हामी कहाँ आधुनिक का रेडिमेड तथा अर्डर अनुसार का गरगहनाहरू तयार गरिन्छ साथमा पुराना गहना साटफेर तथा राशि अनुसारको पत्तर पनि उपलब्ध छ सम्पर्क हरे कृष्ण हरे राम सुनचाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड चाँडी प्रोपाइटर कृष्ण ढकाल सम्झौता ढकाल फोन नम्बर शून्य छपन्न पाँच एकसठी दुई सय बिस मोबाइल अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र र अन्ठानब्बे चार एकाउन्न अन्ठानब्बे पाँच सय तिरासी खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी रेडियो अर्पण एक सय चार थोप्लो पाँच mega hot back program just for इन्जोयमा डुलुवाबाजे छु जस्तै कल्लाबारी राजनाति छन् डुलुवाजेका रमाइला रमाइला कुराहरू सुन्दै सुन्दै तपाईँ पनि मुसी मुसी मुसी मुसी मुस्यो हाँसिरहनु भएको छ भन्ने मेरो विश्वास छ त्यसैले अब फेरि म आफ्नो कुरा सुरु गर्छु कुरो चाहिँ नि के छ भन्दाखेरि रमाइलो छ कुरो भन्नुपर्छ नरमाइलो कुरो त म गर्दा पनि गर्दिनँ त्यसपछि हिँड्ने डुल्ने क्रममा एउटा रेस्टुरेन्टमा पुग्छ डुलुवाबादी डुलुवाबादी घटना त हो नि होइन राजना देखिन भाइ घुम्ने डुल्ने क्रममा म एउटा रेस्टुरेन्टमा पुगेँ त्यहाँ एकजोडी केटा र केटी खाजा खाँदै रहेछन् खाजा खाएर भ्याउने भ्याउने बेलामा केटाले केटीलाई भने आई लभ यु <laughs> म मुसुक्क हाँसेँ पछाडि बसेर केटीले भनिन् आई डन्ट लभ यु भन भने केटाले बिचरा त्यति आउँछ बुझाइदिन्छ क्या हो केटाले थ्याङ्क यू अगेन भन भन केटीले भने है I told you no no no I no do understand भन त्यो भनेपछि केटालाई एकदम रिसिदियो अनि भने बोलाए वेटर हामी दुईजनाको छुट्टा छुट्टै बिल्ला है भनेर भने त्यसपछि केटीले भनिन् okay okay I love you too अरे कस्तो पिरे मरेर चाहिँ भने दङ पऱ्यो दङ पर्ने खालको पिरेम रहेछ त्यो चाहिँ है पिरेम त हो नि पनि के चाहियो र कक्षा तिनको चाहिँ नि पढाइ भइरहेको ठाउँमा अनि म पुगेँ विद्यालयमा त्यो रेस्टुरेन्ट पछि विद्यालय पुगेँ क्या अनि शिक्षिकाले सोधिने एउटा विद्यार्थीलाई ल भन त बाबु कान नसुन्नेलाई हामी के भन्दछौँ भने त विद्यार्थीले जेरो कोठेर भन्यो जे भने नि के फरक पर्छ र मिस कान सुन्ने होइन क्या त केटाले केटीको घरमा गएर केटीको बाउसँग कुरा गर्छ हजुर म तपाईँको छोरीसँग बिहे गर्न चाहन्छु केटीको बाउले भने मेरो छोरीले नुहाउने साबुन किन्ने पनि तेरो औकात छैन भनेर भने भने त्यसपछि केटाले भने ए त्यति धेरै फोहोरी छ तपाईँको छोरी त्यसो भए भइगयो बिहे नै गर्दिनँ अरे त्यसपछि कुरो के भन्दाखेरि केटाले केटीलाई सोधेँ पेन होला भन्ने त्यहाँबाट केटीले भनिन् छैन फेरि केटाले सोधे पेन छ केटीले भनिन् छैन फेरि सुरुबाट कुनै केटाले सोधे पेन छ र भन्ने सोधे केटीले छैन भने सुन्नुहोस् फेरि सोधिस् भने चक्कुले दिएर जिउँदो काटिदिन्छु भनेर भने त्यसपछि एकछिनपछि फेरि केटाले सोधे चक्कु छ र भनेर सोधेँ केटीले छैन त्यसपछि केटाले फेरि भने त्यसो भने पेन छ त अरे चक्कुन नभने चक्कुले जिब्नु काटिनुवाला भएन त्यही भएर फेरि पनि छोडे त्यसपछि एकछिनै रहन्न दियो कति छिटो जाऊ भन्छ भने दुईवटा चोरहरू असाध्यै माहिर चोर्नमा एकदमै सिपालु दिल चोर्ने चोर होइन राज घर चोर्ने चोर है अनि एउटा चोरले भन्यो दुईवटा चोर भेट भइसकेपछि भन्यो हेर्या मैले त सुन चाँदी हिरा सबै लिएर आयो नि आज यस्तै राम्रो घरमा चोर्न गइयो चाहिँ के के नि त्यो घरबाट भने दुईजना एउटै घरमा गएर अनि उसले भन्यो यार मैले त एक बोरा हुलासको पिठो ल्याएँ नि चोरेर भनौँ अनि अर्को चोरले भने ठुक्क तेरो बुद्धि म यता चाहिँ सुन चाँदी हिरा ल्याएको छु त चाहिँ हुलासको पिठो ल्याउने किन ल्याएको थियो हुलासको पिठो किन भने त उसले भन्नु पत् हुलास भए अरू किन खोज्ने अरे दङदार पर्नेछ अब राजनातिले बिदा बाजे भनिसकेपछि जाँदा जाँदै बाजेले एउटा चाहिँ नि के भन्छ सन्देश सामाजिक सन्देश नाति नातिनाहरूलाई बौद्धिकतातिर प्रवेश पनि गराउने लक्ष्य डुलुवाबाजेको जहाँ ज्ञान हुन्छ त्यहाँ नियम हुन्छ जहाँ नियम हुन्छ त्यहाँ अनुशासन हुन्छ जहाँ अनुशासन हुन्छ त्यहाँ अनुसरण हुन्छ जहाँ अनुसरण हुन्छ त्यहाँ शान्ति हुन्छ जहाँ शान्ति हुन्छ त्यहाँ प्रेम हुन्छ जहाँ प्रेम हुन्छ त्यहाँ स्वर्ग हुन्छ त्यसैले जताततै प्रेमका दृष्टिबाट मात्र हेर्नुहोस् स्वर्ग भनेको त्यही हो स्वर्ग देख्न मर्नु पर्दैन बाँचेर पनि स्वर्ग देख्न पाइन्छ भोलि फेरि पनि जस्टफर इन्जेमा तपाईँहरू भेट हुने नै छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सुनेर बस्ने सबैलाई धन्यवाद साथमा इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP सुनेर बस्ने तपाईँलाई पनि धन्यवाद राजनाथजीलाई धन्यवाद दिलु आवाज बिदा हुन्छु नमस्कार सम्पूर्ण चितवन वासीहरूका लागि खुसीको खबर प्रत्येक महिनाको दोस्रो शनिबार आउने क्रममा यही साउन दस गते शनिबार बिहान दस बजे शहीद गंगालाल अस्पतालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभएका नेपालकै प्राप्त मुटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीको स्वास्थ्य परीक्षण हुँदैछ सम्बन्धित बिरामीहरूले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ सम्पर्क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 कष्ट लाग्यो यो नाति पुर्किएको कुरो सुन्दा पनि हाँसी उठेर आउँछ भनेको वम्नपट्टि वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुद्धि पुऱ्यायो भने कति हाँस्ने म त हाँसेरै मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी shirting suiting sari kurta salwar fibre सिडक ब्ल्याङ्केट विवाह व्रतबन्ध एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मोलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक सौराहा चोक Chitwan proprietor Harikumar Shrestha phone number शून्य मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस एक दाम उच्च दाम ओम नवदीप वस्त्रालय नै छ है रत्नगर चितवन टाढी हंस मनोरञ्जन केन्द्र सबै छाडी हंस मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ को व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खाना सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फ्रेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढूंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छपन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैतालिस website W W W dot HM K Chitaun dot कम मनोरञ्जन केन्द्र अर्पण टाइम चेन्ज अहिले मध्याहको बाह्र बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे इसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात गोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुडा खिएको हात गोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पार्ट सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई main road Tadhi phone number शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र